नमस्कार तपाईँलाई कार्यक्रम परिवर्तनका आवाजमा हार्दिक स्वागत छ कार्यक्रम परिवर्तनका आवाज लिएर एकैसाथ उपस्थित भएका छौँ प्रविधिमा मित्र निराजन बगालेसँगै आवाजबाट म विशाल विकल्प कार्यक्रम परिवर्तनका आवाज सामुदायिक रेडियो गलकोट एफएम एक सय दुई थोप्लो चार मेगाहर्जबाट प्रत्येक साताको शुक्रबार बेलुका छत्तिस बजेर पुनः प्रसारण शनिबार बेलुका पाँच तिस बजे हुने गर्दछ गलकोट नगरपालिकासँगको सहकार्यमा उत्पादित कार्यक्रम परिवर्तनका आवाज एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ प्रसारण हुने गर्दछ कार्यक्रम परिवर्तनका आवाजमा हामीले दलित समुदायको अवस्था दलित समुदायको जीवनस्तर रूपान्तरणमा स्थानीय तहले गर्ने सहयोग मानव जाति बिचुने जातीय विभेद सामाजिक कुरीतिबारे आम मानिसलाई सचेत बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरेका हौँ हामीले गलकोट क्षेत्रमा दलित समुदायले गरेका गतिविधि सामाजिक रूपमा हुने विभेद क्षमता तथा विकासको लागि आवश्यक कार्यक्रमहरूको बारेमा विभिन्न स्तम्भमा रहेर कार्यक्रम सञ्चालन गर्ने गर्दछौँ कार्यक्रमको सुरुवात गरौँ यो सन्देशमूलक साङ्गीतिक आवाजबाट मान्छे मान्छे एउटै हो नि फरक किन भो मान्छे मान्छे एउटै हो नि फरक किन भो साम चल्छ सिप चल्छ पानी नचल्ने भो साम चल्छ सिप चल्छ पानी नचल्ने भो हामीले सुन्दर मूर्ति सजिन्छन् मन्दिर महलहरू बजाउँछौँ हामीले बाजा गाजा गुन्जिन्छन् पहाड पर्वतहरू बनाउँछौ हामीले सुन्दर मूर्ति सजिन्छन् मन्दिर महलहरू बजाउँछौँ हामीले बाजा गाजा गुन्जिन्छन् पहाड पर्वतहरू उनले किन आज हामीलाई दलित भनी हेला गर्ने दलित भनी हेला गर्ने कुकुर समेत भित्र पस्दा हामीलाई किन बाहिर राख्ने समेत भित्र पस्दा हामीलाई किन बाहिर राख्ने मान्छे मान्छे एउटै हो नि फरक किन भो श्रम चल्छ सिप चल्छ पानी नचल्ने भो श्रम चल्छ सिप चल्छ पानी नचल्ने भो जसले बगाउँदछ उसैलाई दासताको बन्धन छ श्रमको खाने दलितहरूलाई सामाजिक भेदभाव छ जसले भगाउँदछ उसैलाई दासताको बन्धन छ श्रमको खानी दलितहरूलाई सामाजिक भेदभाव छ किन बस्ने र मन सही उठाउ अब दलित सारा उठौ अब दलित सारा समाजको रङ्ग फेर्ने हाम्रो अभिभाव को रङ्ग फेर्ने हाम्रो अभिभारा मान्छे मान्छे एउटै हो नि फरक किन भो मान्छे मान्छे एउटै हो नि फरक किन भो साम चल्छ सिप चल्छ पानी नचल्ने भो साम नचल्ने भो पानी नचल्ने भो पानी नचल्ने भो यो साङ्गीतिक आवाज प्रस्तुत गरिसकेपछि कार्यक्रममा अबको प्रस्तुति परिवर्तन सम्वाद रहेको छ यस स्तम्भमा रहेर हामीले एकजना अतिथिसँगको कुराकानी प्रस्तुत गर्ने गर्दछौँ आज हामीले परिवर्तन सम्वादमा रहेर गलकुट नगरपालिका वार्ड नम्बर छ जामुडाँडामा बस्दै आउनुभएका जितबहादुर गोतामीसँग कुराकानी गर्ने जमर्को गरेका छौँ उहाँसँग रहेर हामीले उहाँले सञ्चालन गर्दै आउनुभएको व्यवसायको बारेमा र उहाँ आलोक युवा क्लबमा रहँदै गर्दा क्लबले गर्ने कार्यक्रमहरूको बारेमा रहेर कुराकानी गर्नेछौँ अब लाग्यो उहाँसँग गरिएको कुराकानीतर्फ जित सर तपाईँलाई कार्यक्रममा स्वागत छ नमस्कार धन्यवाद रेडियो कलकोट एफएम विशेष गरेर तपाईँले यो व्यवसाय सुरु गर्न लागेको कति समय भयो हाल मैले पाँच वर्ष भइसक्यो यो व्यवसाय सुरुवात गरेको यो व्यवसाय सुरु गर्नुभन्दा पहिला तपाईँले के गर्नुहुन्थ्यो म केही लामो समयदेखि विदेशमा यही श्रमजीवी काम गर्दै आएँ सम्बन्धित यही व्यवसाय जुत्ता सम्बन्धी नै र देशमा हुनुहुन्थ्यो हजुर मलेसियामा करिब नौ वर्ष लामो समय आफ्नो पेसागत तरिकाले भनौँ विदेश यापन गरियो मलेसियामा रहँदै गर्दा तपाईँले के काम गर्नुहुन्थ्यो दुई वर्षसम्म त मैले जुत्ता चप्पल फ्याक्ट्रीमै काम गरेँ हजुर त्यस पछाडि मैले यो ग्यारेज सम्बन्धी काममा सात वर्ष जस्तो ग्यारेज सम्बन्धी काममा मैले रोजगारीको रूपमा काम गर्दै आएको थिएँ नौ वर्ष परदेशमा काम गरिसके पछाडि तपाईँ स्वदेशमा आउनुभयो स्वदेशमा आइसके पछाडि तपाईँलाई फेरि उही विदेशमै जान मन लागेन लागेन किनभने यहाँका मेरा साथीभाइ इष्टमित्र सबै पेसागत भएर हेरेको देख्दा मलाई पनि त्यो विदेशी पीडाले फर्केर जाउँ जस्तो पटक्कै नलागेर मेरो घर गाउँ केही बनाऊ र मैले पनि केही गर्न सकु भन्ने हेतुले म निरन्तर यहाँ रोजगारी साथमा व्यवसाय सञ्चालन गर्दै आएको छु परदेशबाट फर्केर आइसके पछाडि तपाईँले देख्नुभयो बजारमा तपाईँकै साथीहरूले पनि विभिन्न व्यवसाय गरेको देख्नुभयो त्यस कारणले गर्दा पनि तपाईँलाई फेरि त्यो विदेशमा जान मन लागेन हजुर त्यसै कारणले गर्दा उहाँको दुःख र यहाँको दुःखमा धेरै परिवर्तन छ यहाँ गरे केही गरे उहाँको भन्दा धेरै राम्रो प्रतिफल मिल्छ भन्ने मलाई मनोभावनामा जाग्यो त्यस लगतै म नेपालमै केही गर्छु भनेर म आतुर भएँ विशेष गरी परदेशमा गर्ने काम परदेशमा गर्ने मेहनत अनि नेपालमा गर्ने काम र मेहनतमा त धेरै फरक नै भइहाल्छ तपाईँले कस्तो अनुभव गर्नुभयो परदेशमा रहँदै गर्दा गर्ने काम र नेपालमा आइसके पछाडि आफ्नै व्यवसाय गर्दै गर्दा के फरक पाउनुभयो प्रदेशमा यस्तो छ अरूको रोजगारी गर्ने बाह्र पन्ध्र घन्टा सोह्र घन्टासम्म उनीहरूले भने बमोजिम निरन्तर गर्दै जानुपर्ने सधैँ गर्नुपर्ने दसैँ तिहार जस्ता चाडपर्व र घरका आफन्त इष्टमित्रसँग पनि भेट हुन नपाउने सधैँ आउन जान सम्भव नहुने साथै यहाँका गतिविधि र वातावरणलाई बुझ्नै नपाएको हुँदा त्यहाँ गर्ने समयलाई निरन्तरता यहाँ दिन सकियो भने केही हुन्छ भन्ने मेरो मनोबल र आफ्नो उसमा लागे लगतै मैले यहाँ नै सञ्चालन गर्न खोजेको छु विशेष गरी तपाईँले प्रदेशबाट आइसके पछाडि के व्यवसाय गर्नुभयो अथवा अहिले पनि कस्तो खालको व्यवसाय गर्दै हुनुहुन्छ केही बुझाइदिनु न म परदेशबाट आए लगतै हाम्रो गाउँ टोल जामुन डाँडामा एउटा आलोक युवा क्लब नामक संस्था थियो उस संस्थालाई अगाडि बढाउँदै म सल्लाहकार समितिमा चयन भएको थिएँ लगतै त्यस क्लबलाई पनि हामीले प्रगति देख्न चाहेर केही परिवर्तन गराउनुपर्छ अब त हामी पनि केही विकास गर्नुपर्छ हाम्रो गाउँटोल पनि केही हुनुपर्छ भन्ने हेतुले म आलोक युवा क्लबका भवन लगायत ग्राउन्ड तिनी निर्माण गर्ने क्रममा र गाउँटोललाई सुधार गर्ने क्रममा एक वर्ष निरन्तर लागिराखेँ साथै अहिले व्यवसाय गर्दा पनि हाम्रो गाउँ टोल र समाजमा निरन्तर विकास होस् भन्ने हेतु सधैँभरि राख्ने गरेको छु तपाईँले भनिहाल्नुभयो आलोक युवा क्लबको सल्लाहका सदस्यको रूपमा पनि रहँदै आएको छु भनेर विशेष गरी यो आलोक युवा क्लब स्थापना हुनुको प्रमुख कारण चाहिँ के हो आलोक युवा क्लब स्थापना हुनुको प्रमुख कारण यस्तो छ समुदायमा थोरै भिन्नता देखिन्थ्यो हामी दलित परिवारको भनेर अनि हाम्रो दलित समुदायमा त्यस्तो क्लब त्यस्ता सङ्घ संस्थाहरू गठन नभएर त्यहाँका युवाहरूले चेतनाको अभिवृद्धि पाउन सकेका थिएनन् साथै त्यहाँ छिमेकमा रहेर अरूलाई पनि केही बुझाउन पाउँ र हामी पनि उनीहरूसँग हातेमालो गरेर काम अगाडि गर्न सकौँ केही सामाजिक चेतना अगाडि बढोस् भन्ने हेतुले आलोक युवा कलम गठन भयो र निरन्तरता दिइराखेका छौँ र केही राम्रो अनुभूति पनि पाएका छौँ हजुर तपाईँले भनिहाल्नुभयो स्थापना भए पछाडि आलोक युवा क्लबले कस्ता कस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ आलोक युवा क्लबले छुवाछुत सम्बन्धी एउटा त्यसलाई प्राथमिकता राखेको छ साथै युवाहरूलाई खेलकुद र उनीहरूलाई केही चेतना जगाउने अनि नारीहरूलाई अगाडि बढ्नुपर्छ भन्ने विभिन्न कार्यक्रमहरू हामीले चलाउँदै आएका छौँ अनि साथै यो आलोक युवा क्लबले यस्ता कामहरू लगातै अरू चेतनाका कार्यक्रमहरू पनि धेरै चलाउँदै आएको छ तपाईँले भनिहाल्नुभयो आलोक युवा क्लबले चेतनामूलक कार्यक्रमहरू लगायत छुवाछुत सम्बन्धी कार्यक्रमहरूलाई पनि अगाडि बढाएको छ भन्नुभयो समाजमा तपाईँलाई के लाग्छ अझै पनि छुवाछुत विद्यमान रहेकै छ एकदमै अहिलेका पिँढीहरूलाई त केही चेतना भइसकेको अनुभूति गर्न सकिन्छ तर पहिलाको पिँढीहरूले जस्तो हाम्रो हजुरबुवा बुवाहरूले उहाँहरूले अझै पनि त्यो प्रथालाई राम्रोसँग बुझ्न पाउनु भएको छैन उहाँले त्यस्तो गर्नु हुँदैन छैन अब केही विकास भइसक्यो यिनीहरूको यिनीहरूलाई अब केही राम्रो तरिकाले सल्लाह सुझाव दिएर समानुपातिक तरिकाले अगाउनु बढाउनु पर्छ भन्ने चेतना नखुलेको हुँदा उहाँहरूलाई बुझाउन केही समय लाग्छ भन्ने हामी क्लबको तर्फबाट पनि म भन्न चाहन्छु धेरै पहिले पहिलेका वृद्ध वृद्धहरूलाई यो छुवाछुत राम्रो होइन यो अन्धविश्वास हो भनेर बुझाउनको लागि धेरै समय पक्कै नै लाग्ने गर्दछ हजुरको धारणा यस्तो पनि छ हजुर अब पहिलाको पिँढीहरूले जो गर्दै आए त्यो कुरालाई हामीले भर्खरै मेटाउन सक्छौँ भन्ने हामीलाई पनि लागेको छैन समय केही लाग्ला हाम्रा नयाँ पिँढीका साथीहरूलाई पनि हामीले बुझाउनु धेरै बाँकी छ उनीहरूलाई त्यो माध्यमबाट बुझाउन सकियो भने पछाडि उनीहरूले पनि केही बुझ्दै गएर अरूलाई नि बुझाउँदै गयो भने परिवर्तन हुन्छ कि पहिलेको भन्दा अलिक चाँडै परिवर्तन फेरबदल हुन्थ्यो भनेर हामीले सोचिराखेका छौँ हजुर तपाईँ लामो समयको वैदेशिक रोजगारको यात्रापछि तपाईँ प्रदेशमा आइसके पछाडि तपाईँले जुत्ता चप्पल मर्मत तथा बेचबिखन व्यवसायलाई नै किन रोज्नुभयो अन्य व्यवसाय पनि गर्न सक्नुहुन्थ्यो तपाईँले अरू व्यवसायमा धेरै मान्छेहरू राखेको र त्यो व्यवसायमा केही कम मात्रामा मान्छे लागिपरेको अनि हामीले त्यो व्यवसाय गर्दा मेरो केही भएका ज्ञानहरूलाई पनि त्यसमा मिसाउन पाउँछु कि भन्ने हेतुले मैले त्यही व्यवसाय नै सुरु सञ्चालन गरेँ तपाईँले भनिहाल्नुभयो जुत्ता चप्पल मर्मत गर्ने काम पनि गर्दैछु भनेर भन्नुभयो यो मर्मत गर्ने काम चाहिँ तपाईँले पहिले कतै सिक्नुभएको थियो अथवा तपाईँले कतै तालिम लिनुभयो कसरी सिक्नुभयो हजुरले वैदेशिक रोजगारको क्रममा मैले दुई वर्ष त्यसमै तालिम गरेर तालिम प्राप्त भएँ साथै यसभन्दा पहिला सानोमा हाम्रो उमेर सानो छँदा हाम्रो हजुरबुवा बुवाहरूले त्यही पेसालाई निरन्तरता दिइराखेको र त्योलाई हामीले पनि के अझै अगाडि बढाउँदा समाजमा राम्रो हुनसक्छ कि समाजलाई सेवा सेवा दिन सकिन्छ कि भन्ने हेतुले मैले यो व्यवसाय सञ्चालन गरेको हजुर कुनै पनि व्यक्तिले एउटा व्यवसाय सञ्चालन गर्दै गर्दा भनौँ अथवा एउटा पेसा अँगाल्दै गर्दा समाजले हरेक किसिमको दृष्टिकोणले हेर्ने गर्दछ त्यो तपाईँ हामी सबैलाई थाहा भएकै कुरा पनि हो तपाईँले यो व्यवसाय सञ्चालन गर्दै गर्दा तपाईँलाई समाजले कस्तो दृष्टिकोणले हेर्ने गर्दछ पहिलाको जस्तो छैन मेरो साथीभाइले पनि धेरै बुझ्ने गरेका छन् कि जस्तो लाग्छ तर वैदेशिक रोजगारमा गएर धेरै धेरै पैसा कमाउनेहरूले उहाँहरूले पक्कै पनि नबुझेको जस्तो अनुभव भएको छ तर स्थानीयमा रहेर यही ठाउँमा रहेर उनीहरूले केही गरेका मेरा साथीहरू छन् उहाँहरूले चाहिँ पक्कै बुझ्नु भएको छ कि उहाँ पेसामा लाग्नुभएको छ एउटा निरन्तर पेसा गरेर आफ्नो जीविका पार्जन गरेर केही गरेर देखाउनु सम्भावना राख्नुहुन्छ भनेर उहाँले भन्दै गर्दा मेरो मन एकदम खुसी हुन्छ र म त्यो कामलाई व्यवसायलाई निरन्तरता दिनेछु भन्ने आशा गर्छु हजुर तपाईँले भनिहाल्नुभयो स्थानीय स्थानीय स्तरमा बसिरहनुभएका साथीभाइहरूले भनौँ अथवा व्यक्तिहरूले तपाईँको पेसालाई बुझ्नु भएको छ भन्ने हजुरको धारणा रहेको छ तपाईँले अघि नै भनिहाल्नुभयो धेरै पैसा कमाउने व्यक्तिहरूले नबुझ्नु भएको हो कि जस्तो पनि लाग्छ भन्नुभयो हजुरले धेरै पैसा कमाउने व्यक्तिहरूले चाहे किन नबुझ्नु भएको होला यस्तो वैदेशिक रोजगारमा गएर अरूको ठाउँमा काम गरेर आएर यहाँको केही समय दुई महिना तिन महिना बसेर जानेहरूलाई यहाँको समुदाय र यहाँको व्यक्तिलाई उनीहरूले त्यो पैसाले उनीहरूलाई थोरै पनि नजर नलाग्ने र त्यहाँको त्यो मान्छे व्यक्तिहरूलाई उनीहरूले के गरेर कस्तो परिश्रम गरेछ त समुदायमा बसेर समुदायलाई अगाडि बढाएको छ कि छैन सेवामूलक भएको छ कि छैन भन्ने हेतुले उहाँहरूले बुझ्न नपाएको जस्तो मलाई लाग्छ तर भविष्यमा आएर उहाँ पनि यही ठाउँमा रहेर केही गर्छु भनेर हेर्दाखेरि पक्कै पनि उहाँले उहाँहरूले बुझ्ने हुनेछ भन्ने मलाई आशा गर्दछु तपाईँले यो पेसा सञ्चालन गर्दै आइरहेको चार पाँच वर्ष भयो भनिहाल्नुभयो यो पेसा सञ्चालन गर्दै गर्दा कस्ता प्रकारका समस्याहरू आउने गर्दछन् जटिलताहरू कस्ता कस्ता प्रकारका आउने गर्दछन् जटिलता स्थानीय स्तरमा अहिले रहेको जटिलता के छ भने गलकोटमा सबैभन्दा धेरै महँगो घर भाडा अनि कर अनि जहाँ आफूलाई मन लागेको ठाउँमा राम्रोसँग खुल्न नदिने ठुला बडाहरूको अलि पहुँच भएकाहरूले अपहेलना गर्ने त्यस्ता त छँदैछन् तर आफूले आँटेर केही गर्छु भनेर कसिनी मान्छेले त्यसलाई रोक नलाउला कि भनेर म अगाडि बढ्ने निरन्तर प्रयास गरिराखेको छु तपाईँ आफ्नो पेसाप्रति कतिको सन्तुष्ट हुनुहुन्छ म राम्रै छु सन्तुष्ट छु मेरो दुईवटा बच्चा छन् उहाँहरूलाई बोर्डिङ पढाउन र मेरो घर परिवार पाल्न अनि केही पैसा जोगाएर म भविष्यलाई केही गर्छु भन्ने स्तरमा एकदमै राम्रोसँग लागि परेको छु र केही अगाडि बढेको अनुभूति पनि मैले गरेको छु कुनै पनि व्यक्तिले एउटा पेसा अँगालिसके पछाडि त्यो पेसालाई छोड्ने अनि फेरि अर्को पेसा अँगाल्ने यो काम पनि निरन्तर रूपमा चलिरहेकै हुन्छ तर तपाईँले एउटै पेसामा यति लामो समयसम्म कसरी रहन सक्नुभयो निरन्तरता कसरी दिनुभयो मैले वैदेशिक रोजगारमा जाँदा गरेको त्यो दुई वर्षको मेहनत म त्यो मेहनतलाई अगाडि बढाएर लगेँ भने यो स्तरमा पनि त्यहाँको जस्तै राम्रो बनाएर अगाडि बढाउन सक्यो भने यसले निरन्तरता छ भनेर मैले आशा गरेको थिएँ र ती केही आशाहरू सफल पनि भएका छन् र त्यसै स्वरूप म आफूले सिकेको कामलाई अगाडि बढाउनु पर्दो रहेछ भन्ने अरूलाई पनि जानकारी गराउँदै यस्तै व्यवसाय गर्नलाई सबैलाई अनुरोध गर्न चाहन्छु तपाईँले प्रदेशमा गर्ने काम भनौँ अथवा प्रदेशको एउटा वातावरण अनि नेपालको वातावरणमा कस्तो प्रकारको भिन्नता पाउनुभयो हजुरले प्रदेशमा अरूले जुन काम गर्छन् अर्को व्यक्तिलाई कसैले सरकार हुँदैन यो वैदेशिक रोजगारमा जाने मानिसहरू धेरै हुन्छन् उनीहरूलाई काम नै गराउनुपर्छ र उनीहरूबाट केही पैसा लाभ गरेर कमाउनुपर्छ भन्ने त्यो वैदेशिक रोजगारका रोजगारीमा जाने मान्छेहरूप्रति त्यस्तो आशा राखेका हुन्छन् त्यहाँका उद्योगपतिहरूले अब उनीहरूले गरेको त्यो आशा र यहाँको मान्छेले आफ्नो बाहेक अरूको काम नगर्ने आफ्नो मात्रै काम गर्ने निरन्तरता रहेको हुँदा अरूसँग खासै सरोकार राख्दैनन् यहाँ नेपालमा चाहिँ कसले के गर्छ अनि यसको पछाडि को लागेर के कसरी बिगारौँ भन्ने मान्छेहरू धेरै हुन्छन् बेरोजगारीका कारणले गर्दा हुनसक्छ सायद यस्तो धेरैभन्दा धेरै प्रवृत्ति बढेको छ तपाईँले यो पेसा गर्दै गर्दा सुरु सुरुमा भनौँ न आर्थिक हिसाबले अलिक पछाडि परेको बेलामा पनि यो पेसा गर्दै गर्दा यो पेसा छोडौँ अथवा अन्य कुनै पेसा गर्छु भन्ने लाग्यो कि लागेन हजुरलाई मसँग भएको क्षमतामा एउटा जुत्ता व्यवसाय मैले दुई वर्ष म आफै सिकेर आएको व्यवसाय हो अनि लगतै मैले ग्यारेजमा काम गर्दा मैले सात वर्ष मेरो जीवनयापन गरेँ त्यो लामो समयमा गरेको त्यो सङ्घर्षले मैले यहाँ केही गर्छु भनेर त्यो ग्यारेजको काम गर्छु भन्दाखेरि विभिन्न ठाउँमा गएर सोद्धा मैले पाउने ज्यालादारीको आदिको आदि पनि पाउन नसकेको हुँदा र त्यो सञ्चालन गर्ने मसँग आर्थिक नभएको हुँदा मैले भएको पुरानो सिपलाई सानो सिपलाई सानो समयको सिपलाई सदुपयोग गर्छु भनेर लागि परेको हुँ नेपालमै बसेर केही गर्न सकिँदैन भन्ने अथवा रोजगारीको अवस्था छैन भन्ने व्यक्तिहरू पनि धेरै हुनुहुन्छ वैदेशिक रोजगारीलाई मात्रै एउटा आर्थिक स्तर बलियो बनाउने एउटा धारणा भएका व्यक्तिहरूको लागि तपाईँले के भन्न चाहनुहुन्छ नेपालमा बसेर केही गर्न सकिन्छ वा अथवा सकिँदैन भन्ने तपाईँलाई के लाग्छ मेहनत गरे नेपालमा जस्तो अरू कुनै देशमा छैन नेपालमा मेहनत गर्न सक्नुपर्छ नेपालमा सब अरूभन्दा धेरै राम्रो छ तर मेहनत गर्ने व्यक्तिहरूको लगनशीलता कति छ विदेशमा बाह्र चौध सोह्र घन्टा काम गर्ने नेपालमा गर्छु भन्ने दुई घन्टा चार घन्टा गर्ने अनि थुपुक्क बस्ने गर्ने व्यक्तिहरूको लागि नेपालको रोजगारीले उहाँहरूलाई स्थापित गराउन सक्दैन र उहाँको जस्तै मेहनत गर्छु भन्नेलाई यहाँ धेरै राम्रो छ आफ्नो गाउँ समाजमा बुझेर गाउँ समाजलाई अगाडि बढाएर गाउँ समाजप्रति सेवामूलक भएर सेवामुखी भएर गर्छु भन्ने व्यक्तिलाई हाम्रो गाउँ समाजमा हाम्रो यो टोलमा यो छिमेकमा धेरै राम्रो व्यवसायहरू सञ्चालन गर्न सकिन्छ भन्ने मलाई लागेको नेपालमा पनि त्यस्ता सम्भावनाहरू धेरै रहेका छन् जो प्रदेशमा मात्र छैन भन्ने लाग्छ हजुरलाई हजुर एकदमै पछिल्लो समय तपाईँहरूले गरेको जस्तो एउटा या व्यवसाय युवा पुस्ताले गर्न नचाह आएको हो कि जस्तो पनि लाग्छ युवाहरूले यस्तो व्यवसायहरू नगर्नुको कारण चाहिँ के हो जस्तो लाग्छ हजुरलाई म यहाँ यही जुत्ता व्यवसाय गर्नुभन्दा अगाडि कोही पनि युवाहरू यहाँ जुत्ता व्यवसाय गरेका थिएनन् हाम्रो टोल छिमेकका अहिले मैले जुत्ता व्यवसाय गर्न लागेको पाँच वर्ष भइसक्यो पाँच वर्षभित्रमा हाम्रो गाउँबाट पाँचजना व्यक्तिहरूले जुत्ता व्यवसाय युवाहरूले तिस वर्ष नपुगेका युवाहरूले जुत्ता व्यवसाय गर्न लाग्नु भएको छ र उहाँ पनि सन्तुष्टि हुनुहुन्छ मेरो काम देखेर उहाँहरूले पेसा गरेर सन्तुष्टि भएको देख्दा मैले राम्रै काम गरेको छु भन्ने मलाई लागेको छ तपाईँहरूले अगाडि पनि भनिसक्नु भएको छ आलोक युवा क्लबमा पनि सक्रियता जनाउँदै आएको छु भनेर भनिहाल्नुभयो पछिल्लो समय आलोक युवा क्लबले कस्ता कस्ता कामहरूलाई निरन्तरता दिइरहेको छ वर्तमान समयमा वर्तमान समयमा अब जनचेतनाका कामहरू भए युवालाई सशक्तिमूलक युवाहरूलाई कसरी रोजगारी दिन सक्ने त्यस्ता लगायत युवाहरूलाई रोजगारी बनाउनको लागि कस्ता कस्ता तालिम दिन सकिन्छ भन्ने त्यस्ता खालका कार्यक्रमहरू धेरै चलाएको पाइसकेका छौँ पछिल्लो समय कोरोना भाइरसको कारणले गर्दा यो विश्व नै आक्रान्त भएको अवस्था पनि छ यो कोरोना भाइरसको कारणले गर्दा तपाईँको व्यवसायमा कस्तो खालको प्रभाव पार्यो ठुलै प्रभाव पार्यो तर मैले आफैले जुत्ता व्यवसाय गर्ने या त्यो बनाउने कामलाई मैले निरन्तरता दिएँ त्यो आफूले घरमै बनाएर राख्ने र त्यसलाई अहिले निरन्तरता दिएर लैजाँदाखेरि अब निरन्तरता हुनेछ त्यसबाट मैले सन्तुष्टि पाउनेछु भन्ने आशा राखेको छु हजुर कोरोना भाइरसको कारणले गर्दा पनि जुत्ता मर्मत कामलाई निरन्तरता दिनुभयो तर बेचबिखन गर्ने कार्यलाई चाहिँ अलिक केही समय अगाडि मात्र सञ्चालन गर्नुभएको छ हजुर म बिस्तारै सञ्चालन भइराखेको छ राम्रो छ अब स्कुल सञ्चालन आउने अवस्थामा छ स्कुलका जुत्ताहरू पार्टी सुजहरू तिनीहरू अब निरन्तरता दिनेछु र बिक्री वितरण गर्नेछु भन्ने आशा राखेको छु भोलिको दिनमा तपाईँले आफ्नो व्यवसायलाई अगाडि बढाउने योजना बनाउनु भएको छ अथवा यो व्यवसाय छोडेर अन्य कुनै व्यवसाय गर्छु भन्ने योजना बनाउनु भएको छ योजना फेरबदल गर्ने हो भने जीवनमा धेरै नै सङ्घर्ष गर्नुपर्ने हुन्छ आफूले गरिराखेको काम आफूले जानेको काम त्यसलाई निरन्तरता दिएर त्यसलाई माथि पुर्याउनु अनि अरूलाई यो गरेको राम्रो छ भनेर देखाउनु आफ्नो एकजना सफल व्यवसायी या मेहनती व्यक्तिको क्षमताको र सिपको कुरा हो त्यसलाई नै अगाडि बनाएर लैजाने मेरो व्यक्तिगत धारणा छ आफ्नो व्यवसायलाई नै अगाडि बढाउँदै अघि बढ्ने हजुरको योजना रहेको छ हजुर म त्यही नै गर्न रोजेको छु हजुर हामी यो कार्यक्रमको अन्त्यमा पनि आइपुगेका छौँ अन्त्यमा रेडियो सुनेर बसिरहनुभएका श्रोतालाई तपाईँले के भन्न चाहनुहुन्छ गलकुट एएफएमले गरेका कामहरू योजनाहरू यो समुदायमा दिने सल्लाह सुझावहरू समुदायमा घटेका घटना बढिराखेका कामहरू तिनीहरूलाई निरन्तर अगाडि बढाइराखेको छ यसलाई साथ सहयोग सल्लाह सुझाव दिँदै हामीले सबैले सपोर्ट गरेर यसलाई निरन्तरता दिएर यहाँका सञ्चालकहरूलाई यहाँका कर्मचारीहरूलाई सबैलाई धन्यवाद दिँदै विदा हुन चाहन्छु हुन्छ यो व्यस्त समयको बावजुद पनि तपाईँले हामीलाई समय दिनुभयो यो समय र संवादको लागि तपाईँलाई धेरै धेरै धन्यवाद धन्यवाद श्रोता आज हामीले कार्यक्रम परिवर्तनका आवाजमा रहेर परिवर्तन संवादमा गलकुट नगरपालिका वार्ड नम्बर छ जामुनडाँडामा बस्दै आउनुभएका जितबहादुर गोतामीसँग कुराकानी गऱ्यौँ यो कुराकानी सँगै कार्यक्रम परिवर्तनका आवाजको लागि छुट्याइएको निर्धारित समय सकिने लाग्यो तपाईँले कार्यक्रम परिवर्तनका आवाज सुन्नुभयो कार्यक्रम सुनिसकेपछि तपाईँलाई कार्यक्रम कस्तो लाग्यो कृपया सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला प्रतिक्रियाको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य अडसठी चार बाह्र शून्य त्रिचालिसमा फोन गरी प्रतिक्रिया दिन सक्नुहुनेछ यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो श्रोता तपाईँलाई धन्यवाद प्रविधिमा रहने मित्र निराजन बगालेलाई विशेष आभार व्यक्त गर्दै आजको श्रृङ्खलाबाट म विशाल विज्ञापन आज्ञा चाहन्छु ज्ञान सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गलकोटे एफएम एक सय दुई थोप्लो चार मेगा सुन्दै गर्नुहोस् नमस्कार